नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल नेपाली कंग्रेसका संस्थापक एवं जननायक बीपी कोइरालाको आज तेत्तीसौं स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ विक्रम सम्बत उन्नाइस सय एकहत्तर साल भदौ चौबिसमा जन्मनुभएका बीपी कोइरालाको दुई हजार उन्चालिस साल साउन छ गति निधन भएको थियो नेपाली कंग्रेसले आजबाट भदौ चौबिस गतिसम्म बीपी जन्म शताब्दी मनाउँदैछ कंग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले आजदेखि भदौ चौबिससम्म विराटनगरदेखि काठमाडौँसम्म बीपी विचार यात्रा सञ्चालन गर्दैछ बीपी कोइरालाको शतवार्षिकीको अवसरमा आज नेपाली कंग्रेसले रत्नगरमा बीपी स्मृति सभा गरेको छ नेपाली कंग्रेस रत्नगर समितिले आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरूले मुलुकलाई सही दिशा निर्देश गर्न बीपीले प्रतिपादन गर्नु भएको सिद्धान्त अंगीकार गर्नुपर्नेमा जोड़ दिएका छन् उनीहरूले बीपीले देखाएको बाटोलाई नछाडे पनि सिद्धान्तमा प्रष्ट नभएको बताएका छन् कार्यक्रममा कंग्रेसका केन्द्रीय सदस्य धनराज गुरूङले बीपीले अंगीकार गरेको जनवादको नीतिलाई अवलम्बन गर्न सके पार्टीसँगै मुलुकको पनि हित हुने बताउनु भएको छ विकासलाई जनतासँग जोडेर अगाडि बढ़न सके मात्रै मुलुक समृद्ध हुने उहाँको भनाइ छ कार्यक्रममा सभासदद्वय शेषनाथ अधिकारी रामकृष्ण घिमिरेले तोकिएकै समयमा संविधान निर्माणका लागि कंग्रेस प्रतिबद्ध रहेको र त्यसका लागि प्रक्रियागत रूपमा काम भइरहेको बताउनु भएको छ नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष प्रदीप पौडेलले बीपी कोइरालाको सिद्धान्तलाई पछिल्लो पुस्ताले पूर्ण रूपमा अंगीकार गर्न नसकेको बताउनु भएको छ कार्यक्रममा पूर्व सांसद एकनाथ राणा भार महासमिति सदस्य डाक्टर तीर्थ खनिया नेपाली कंग्रेस जिल्ला सभापति टेकप्रसाद गुरूङ क्षेत्रीय सभापति कुमार कार्की लगायतले बीपीले प्रतिपादन सम्पादन गरेको सिद्धान्तका बारेमा बोलेका थिए समिति सभा नेपाली कंग्रेस नगर नगर समिति रत्नगरका सभापति रूपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो बीपी कोइरालाको शतवार्षिकीको अवसरमा आयोजना गरेको साप्ताहिक कार्यक्रम आजै समापन गरिएको छ शतवार्षिकीको अवसरमा नगर समितिले वृद्ध वृद्धालाई फलफूल वितरण रक्तदान कार्यक्रम वक्तित्व कला र निबन्ध प्रतियोगिता गरेको थियो नेपाली कंग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले लोकतन्त्रका लागि लडेकाहरूको सम्मान राष्ट्र र दलहरूले गर्न नसकेको बताउनु भएको छ कंग्रेस संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको शतवार्षिकीको आज विराटनगरमा उद्घाटन गर्दै पौडेलले लोकतन्त्रको माला जप्ने तर लोकतन्त्रका लागि कुनै काम नगर्नेहरूका कारण अहिलेसम्म लोकतन्त्र खतरामा परेको बताउनु भएको छ उहाँले लोकतन्त्रका हिमायतीहरूलाई कुनै सम्मान नदिने तर आफू लोकतन्त्रवादी हौ भन्नेहरूबाटै लोकतन्त्र खतरामा परेको बताउनु भएको छ पौडेलले लोकतन्त्रका लागि लडेकाहरूको सम्मान नगर्नेहरूले अनावश्यक लोकतन्त्रको कुरा उठाए उनीहरूको राजनीति नै समाप्त हुने चेतावनी दिनुभएको छ उहाँले अहिले नेपाली समाज जहाँ आएको छ त्यो बीपीले सात सालमा गरेको क्रान्ति पार्टीको उपलब्धि भएको दावी गर्नुभएको छ पौडेलले सात सालको कंग्रेस विद्रोहकै कारण अहिले जनताले यो उपलब्धि पाउन सकेको बताउनु भएको छ उहाँले दुई हजार सात सालदेखि कंग्रेसले गरेको संघर्षले दुई हजार सालमा बन्ने नयाँ संविधान जारी हुने बताउनु भएको छ प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्कने भएपछि भोलिबाट शीर्ष दलका नेताहरूबीच संविधान निर्माणमा देखिएका विवादका विषयमा छलफल शुरू हुने भएको छ प्रधानमन्त्री नभएका कारण दलीय वार्ता अवरूद्ध हुँदै आएको थियो आगामी माघ आठ गतिभित्रमा नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जनाएका नेताहरूले कोइराला उपचारमा गएपछि औपचारिक छलफल समेत गरेका छैनन् कोइराला आएपछि भोलिबाटै प्रमुख दलका नेता बीच छलफल हुने बताइएको छ फोक्सोमा क्यान्सर देखिएपछि प्रधानमन्त्री कोइराला उपचारका लागि असार दुई गते अमेरिका जानु भएको थियो उहाँ आज साँझ आठ बजेर दस मिनटमा नेपाल आइपुग्नुहुने बताइएको छ उपचारपछि प्रधानमन्त्रीको फोक्सोमा देखिएको सेतो दाग पूर्ण रूपमा हटेको र स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गर्नुभएको छ सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उहाँको उपचार हुनेछ ओली संक्रमित दायाँ हातको उपचारका लागि त्यसतर्फ जानु भएको हो ओली थाई एयरको विमानबाट ब्याङ्कक हुँदै सिंगापुर जानुहुने स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभएको छ उहाँका साथमा पत्नी राधिका साक्य र नातिदार राजेश साक्य पनि सिंगापुर जानु भएको छ आठ वर्ष अघि मृगौला प्रत्यारोपण गर्नुभएका ओली पछिल्लो छ महिनामा उपचारका लागि तेस्रो पटक विदेश जान लाग्नु भएको हो एक महिना अघि मात्रै उपचार गरेर फर्कनुभएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आज फलोअपका लागि सिंगापुर जानु भएको हो हमास विद्रोही विरूद्धको कार्यवाही जारी राखेको इजरायली सेनाले पछिल्लो पटक गाजा क्षेत्रमा सत्तरी भन्दा बढ़ी पटक आक्रमण गरिसकेको छ इजरायली सेनाले गाजामा रहेका पाँचवटा मस्जिद फुटबल स्टेडियम तथा हमास विद्रोही नेताको घरमा लक्षित गरी रकेट र ट्याङ्कले आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीले उल्लेख गरेका छन् आज बिहान गरिएको रकेट आक्रमणबाट सातजना प्यालेस्टाइनी मारिएका छन् यो सँगै इजरायली सेनाद्वारा गाँजा क्षेत्रमा गरिएको कारवाहीबाट मर्नेको संख्या पाँच सय असी पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् आक्रमणका कारण गाजाका कैयौं घरहरू ध्वस्त भइसकेको छ इजरायली सेनाले अहिले पनि आक्रमण जारी राखेको छ र स्पेनिस क्लब बार्सिलोनाले अर्को स्पेनिस क्लब भ्यालेन्सियाका डिफेन्डर जेरेमी म्याथ्यूलाई क्लबमा भित्र्याउने भएको छ बार्सी र भ्यालेन्सिया म्याथ्यूसँगको अनुबन्धनबारे सहमतिमा पुगेको र बार्साले आज सम्झौताको घोषणा गर्ने फुटबल वेबसाइट गोल डट कमले जनाएको छ केही हप्तादेखि दुई क्लब बीच वार्ता चलिरहेका बेला म्याथ्यूले आफूलाई बार्सी जाने अनुमति दिन भ्यालेन्सियासँग आग्रह गरेका थिए यसैबीच भ्यालेन्सियाले अर्का डिफेन्डर रिकार्डे कोस्टाको अनुबन्धन समाप्त गरेको छ कोस्टा भ्यालेन्सियाका सबैभन्दा महँगा खेलाड़ी हुन् उनलाई तिर्ने रकम र अर्को क्लबमा स्थानान्तर हुँदा क्लबले पाउने रकम उस्तै हुने भएपछि क्लबले उनीसँगको सम्झौता रद्द गरी उनलाई नयाँ क्लबमा स्थानान्तरणको विकल्प खुल्ला गरिदिएको हो हस्त यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेटरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lions Chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one